नमस्कार स्वागत तथा अभिवादन समाजका विविध गतिविधिहरूको सङ्गालो रेडियो पत्रिका ओजेलका खबरमा साथमा छु म प्रेम सुनार कार्यक्रम ओजेलका खबर सामुदायिक radio sky radio Gulmi Ruru FM सिरिङ्गा नयाँ एफएम सन्धि खर्क रेडियो रिपब्लिक मुटोल सामुदायिक रेडियो ढोरपाटन अर्को सामुदायिक रेडियो पुष्पाञ्जली वामी टक्सर कालीगण्डकी एफएम स्याङ्जा नेपाली सञ्चार रेडियो अस्ट्रेलिया र सूर्योदय एफएम अर्खाँची सहित दसवटा एफएमबाट प्रसारण हुने गर्दछ त्यस्तै एक दर्जन भन्दा बढी अनलाइनबाट पनि चौबिसै घन्टा सुन्न सकिनेछ समय अभावका कारण आज पनि अन्य कुरा नबोली आजको एक सय उनासी श्रृङ्खलाको विषयवस्तुतर्फ लाग्न चाहन्छौँ त आज हामी प्रस्तुत गर्नेछौँ जीवन मरणको दोसाँधमा रहेका एक बिरामीको सहयोग सम्बन्धी याचना अनि गुल्मीका पच्चिस वर्षे एक युवाद्वारा पाँच वर्षे बालिकालाई जबरजस्ती करणी उद्योग सम्बन्धी खबर र नियमित स्तम्भ जीवनको गोरेटोमा एउटी कुमारी आमाको दर्दनाक कथा सुनाउने त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला ओजेलका खबरको साथमा आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी सम्पर्क आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी सम्पर्क नम्बर शून्य उनासी पाँच बिस आठ सय उनसत्तरी अन्ठानब्बे चार त्रिहत्तर शून्य अन्ठानब्बे चौरानब्बे र अन्ठानब्बे चार त्रिहत्तर एक्काइस दुई सय एक प्रोफराइटर धर्म विश्वकर्मा एस ओजेलका खबरका साथमा एहोभेसु सेन्टर पुतली बजार तमघास गुल्मी गुल्मी विकास बैंक अगाडि हजुर छालकका जुत्ताहरूको भण्डार जहाँ स्कुल जुत्ता जेन्स जुत्ता बनाइनुका साथै बिक्री वितरण समेत गरिन्छ प्रोप्राइटर रोविन्द्र धौलाकोटे मोबाइल अन्ठानब्बे चार एकात्तर शून्य चौवालिस पञ्चासी सु सेन्टर तमघास पुतली बजार गुल्मी गुल्मी विकास बैङ्कको ठिक अगाडि विगत पन्ध्र वर्षदेखि सञ्चालन हुँदै आएको गुल्मी जिल्लाको एकमात्र सुविधा सम्पन्न होटल होटल एभरग्रिन अब नयाँ व्यवस्थापन सँगै तपाईँको साथमा हाम्रा विशेषताहरू इन्टरनेटको सुविधा मिटिङ हलको व्यवस्था कार जिप र बस रिजर्भको सुविधा गाडी पार्किङको सुविधा एट्याच नन एट्याच कोठाको सुविधा तातो चिसो पानीको सुविधा स्वस्थ र सफा खाना तथा आवासको सुविधा मासिक भुक्तानीको आधारमा खाना खुवाउने सुविधा पारिवारिक वातावरण भएको विवाह पार्टीको लागि समेत हामीलाई सम्झनुहोस् hotel evergreen campus road Tamghas Gulmi phone शून्य उनासी पाँच बिस चार सय चार व्यवस्थापक निरज मरासिनी मोबाइल अन्ठानब्बे पाँच सत्तरी सत्ताइस नौ सय sotaque. सर्वप्रथम सहयोग सम्बन्धी खबर सहयोग दाताकै आवाजमा सुनौ हेलो नमस्कार हजुर नमस्कार प्रेमजी यहाँको परिचय बताइदिनुहोस् न हजुर म निर्मला रायमाजी जापानदेखि मेरो घर वामी आपचोर छ पन्ध्र पारी हो र म अहिले हाल जापानबाट बोल्दैछु सर अनि तपाईँ वामी विश्व सम्पर्क मञ्चको कोषाध्यक्ष के भन्नुभयो हजुर म वामी विश्व सम्पर्क मञ्च जापानको कोषाध्यक्ष हौ सर वामी कि जो पुरानो गाउँ कि कला गौतमलाई सहयोग जुटी प्रतिक्रिया छ फेरि थप सहयोग भन्दै हुनुहुन्थ्यो सबै विवरण बताइदिनुहोस् न सरदाताहरूलाई सम्पर्क मञ्च जापानको तर्फदेखि हस् धन्यवाद भन्दै नामावली र रकम अवगत गराउन चाहन्छु यमलाल सापकोटाज्यू अमर वामी सात पुराना गाउँ सात हजार एन विष्णु सापकोटाज्यू वामी सात पुराना गाउँ पाँच हजार एन घनश्याम सापकोटाज्यू वामी छ दालका दस हजार एन सुनिल सापकोटाज्यू वामी छ दालका पैँतिस सौ एन काशीराम सापकोटाज्यू वामी छ दालका दुई हजार एन सुरेन्द्र सापकोटाज्यू वामी छ दालका दुई हजार एन भीमलाल सापकोटाज्यू वामी छ दालका एक हजार एन तेजबहादुर रायमाझीज्यू वामी छ दालका दुई हजार एन टेकबहादुर रायमाझीज्यू वामी छ आँपचोर पाँच सौ एन यादुलाल आचार्यज्यू हामी छ उद्रुङकोट पाँच हजार एन उत्सव केसीज्यू हामी पाँच मैदान पाँच हजार एन फणिन्द्र पाण्डेज्यू र कुशला पाण्डेज्यू वामी पाँच लम्तरी संयुक्तमा पाँच हजार एन चेतनारायण पाण्डेज्यू वामी चार मैदान पाँच हजार एन जीवन काफ्लेज्यू वामी नौ सेरा दुई हजार पाँच सौ एन यज्ञ प्रसाद घिमिरेज्यू वामी नौ तिल्याएर तिन हजार एन यसै गरी झरना केसी बस्नेत वामी पाँच अर्सुङ विवाह भएको बागलुङ भिङ गिठी दस हजार एन जमुना केसी com वामी पाँच अर्सुङ घर गुल्मी अरेवा तिन हजार पाँच सौन ईश्वरा घिमिरे रायमाझी वामी नौ टोडके तिल्यार हेमलाल घिमिरे सरी पाँच हजार एन राधिका घिमिरे गेवालीज्यू वामी नौ तिल्यार धनीश्वर घिमिरेज्यूको छोरी पाँच हजार एन दिपक खत्रीज्यू पुर्गा नौ भुवाचिदी मामा घर वामी आँपचौर दुई हजार पाँच सौ एन मेघराज भण्डारीज्यू गुल्मी रूपाकोट वार्ड दुई दस हजार एन हिमलाल अर्यालज्यू दगा टुन्डाँडा आठ राक्से बागलुङ दुई हजार एन बाबुराम खरेलज्यू जिब्रो नौ करौँदी गुल्मी दुई हजार एन हरिप्रसाद पौडेलज्यू गुल्मी रूपाकोट सात एक हजार एन झबिलाल भण्डारीज्यू रूपाकोट चार डकुवा दुई हजार एन यसै गरी पहिला प्रकाशित रकम र अहिले प्रकाशित रकम गरी जम्मा एक लाख अठासी हजार जापानी नेपाल पठाउँदा एक लाख चौहत्तर हजार नेपाली रुपियाँ भएको छ यो रकम बेली कला गौतमजीको लागि वामी विश्व सम्पर्क मञ्च जापानले समन्वय समितिको सचिव डाक्टर ज्ञानबहादुर थापाजीको खातामा काठमाडौँमा जम्मा गराएका छौँ यसै गरी पदमबहादुर रायमाझी वामिनौ टोडके उहाँको सक्रियतामा पनि बाइस हजार जापानियन सङ्कलन गरी पठाउनु भएको थियो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ यसरी आफ्नो स्थानबाट समूहगत वा व्यक्तिगत जुनसुकै तवरबाट पनि सहयोग पुर्याउनु हुने सम्पूर्ण महान परोपकारी मनहरूलाई वामी विश्व सम्पर्क मञ्च जापानको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि पनि खुलेर सम्मानको साथ आभार व्यक्त गर्न चाहन्छु अन्तमा बेलिकला गौतमजीको स्वास्थ्य लाभको कामना गर्दै ओजेलका खबर युनिट लगायत सम्पूर्ण श्रोता र सहदाताहरूलाई नमस्कार भन्न चाहन्छु हस्त प्रेमजी हस्त धन्यवाद हेलो नमस्कार हजुर नमस्कार प्रेमजी परिचय पाउन मेरो नाम होमेन्द्र भण्डारी मेरो घर चाहिँ गुल्मी वामी आप चौर हो वार्ड नम्बर छ हाल म बेलायतमा बसोबास गर्दैछु र म वामी विश्व सम्पर्क मञ्च बेलायतको प्रवक्ता छु अनि यहाँहरूले जो वामी कि बेली कला गौतमको उपचारार्थ सहयोग सङ्कलन गर्दै हुनुहुन्थ्यो पछिल्लो चरण बेलायतबाट के कति सहयोग भएको छ पछिल्लो चरण हाम्रो बेलायतबाट वामीको साथीहरू नभएर वामीभन्दा बाहिरको साथीहरूबाट सहयोग भएको छ उहाँहरूले पाउन्डको हिसाबले सहयोग गर्नु भएको छ पाउन्ड चाहिँ एक रुपियाँ पाउन्ड बराबर एक सौ पैँसठी हुन्छ दस रुपियाँ बराबर सत्र सय समथिङ हुन जान्छ नेपाली हजुर साथीहरूले यो चाहिँ खबर सुनेर यो सहयोग गर्न चाहनु भएर संस्था मार्फत सहयोग गर्दै हुनुहुन्छ उहाँहरूले हजुर र उहाँको नाम मैले कर्मश भन्दै जान्छु उहाँ हुनुहुन्छ पोमरा सापकोटा आपचोर झुरमा पन्ध्र पाउन्ड सहयोग गर्नु भएको छ चन्द्र सापकोटा आपचोर झुरमा पन्ध्र पाउन्ड चोलाराम खरेल मणिकराम बुटोवल एघार पाउन्ड शशिधर खरेल आपचोर झुरमा एघार पाउन्ड सन्तोष गौतम शान्तिपुर दस पाउन्ड चिन्तामणि खरेल आपचोर गुल्मी दस पाउन्ड राज खरेल आपचोर झुरमा दस पाउन्ड राजु खत्री गलकोट बागलुङ दस पाउन्ड डिम्पल गैरे गलकोट बागलुङ पाँच पाउन्ड होमेन्द्र भण्डारी वामी आँपचोर स्वयं पाँच हजार नेपाली रमेश बस्नेत सिन्धुपाल चोक दस पाउन्ड मिता नेवार धरान दस पाउन्ड इन्दु लिम्बु उहाँले ठ्याङ्गाना खुलाउनु भएको छैन दस पाउन्ड प्रकाश पौडेल बागलुङ भान्साबाट बिस पाउन्ड सहयोग गर्नु भएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद हाम्रो संस्थाको तर्फबाट यो सहयोग हाम्रो बेनिकला गौतमजीको सुस्वास्थ्यको लागि सहयोग गर्नु भएको छ हामी युकेबाट पहिलो चरणमा दोस्रो चरण गरेर गोविन्द खरेलज्यूले भनिसक्नु भएको छ र अहिले तेस्रो चरणबाट म होमेन्द्र भण्डारीले सहयोगार्थक हाम्रो यो सबै संस्थामा प्रवक्ताको रूपबाट भन्दैछु र तिन लाख भन्दा माथि हामीहरूले रकम पठाइसक्यौँ वामी विश्व सम्पर्क मञ्च बेलायत शाखाबाट मात्रै हामीहरू सबै मिलेका छौँ हातेमालो गरेका छौँ अन्यत्र जिल्लाको साथीहरूले पनि सहयोग गर्नु भएको छ यस्ता दुःख पीडाका खबरहरू सुन्दा सबैको मनलाई चाहिँ सहयोग गरौँ भन्ने भावना जागेको छ त्यसको लागि तपाईँलाई धन्यवाद प्रेमजी खबर चाहिँ बाहिर ल्याइदिनु भयो हाम्रो संस्थाको तर्फबाट हामी युके वामी विश्व सम्पर्क मञ्च युके शाखाका सम्पूर्ण साथीहरूले तपाईँलाई विशेष धन्यवाद दिनुभएको छ संस्थाको तर्फबाट धन्यवाद प्रेमजी धन्यवाद हकका पात्र तपाईँहरू हुनुहुन्छ जसले हाम्रो खबरलाई सुनेर यति सहयोग गर्दै आउनु भएको छ होमेन्द्रजी तपाईँहरूले म यति बेला सम्झिन चाहन्छु हिजो पनि फोन आइरहेको थियो सिन्धुपाल्चोक धरान काभ्रे होइन झापा पूर्वतिरका दाजुभाइ दिदीबहिनीहरूले पनि प्रवासमा सुनिदिनु हुँदो रहेछ धेरै किसिमको सुझाव सल्लाह दिनुभयो हामी उहाँहरूप्रति आभार प्रकट गर्दछौँ र यसरी सुनिदिन आग्रह गर्दछौँ र अहिले बेलायतबाट मात्रै झन्डै तिन लाखभन्दा बढी सहयोग भइसक्यो यसप्रति हाम्रो ओजेलका खबर युनिट गर्वित छ र उहाँहरूप्रति आभार प्रकट गर्दछ होमेन्द्रजी धन्यवाद प्रेमजी हामीहरू सबै तपाईँहरूकै उसबाट तपाईँहरूले जुन अहिले जुन कार्य गर्नु भएको छ तपाईँहरूको युनिटले अब विशेष तपाईँ हुनुहुन्छ सञ्चालक र तपाईँले यस्तै गाउँका दुःख सुखका कुराहरूलाई राम्रा कुराहरूलाई बाहिर ल्याइदिनु भएको छ दबेका दबाइएका कुराहरूलाई यस्तै बिरामीहरू भए हामी विदेशमा बसेर हामीले गाउँको खबर यस्तै नजिकबाट सुन्न पाएका छौँ र विशेष गरेर अन्यत्र जिल्लाको साथीहरू पनि धेरै इच्छुक भएर सुन्नुहुन्छ गुल्मीको न्युज ओजरको खबर भन्न बित्तिकै रेडियोमा फेसबुकमा त्यस्तै हुन्छ अन्यत्र जिल्लाको साथीहरूले नि सोध्नुहुन्छ गुल्मीमा यस्तो रेडियो सञ्चालन सञ्चालन भएको छ यस्तो कुराहरू अन्यत्र जिल्लाबाट पनि निस्क्यो भने हाम्रो देशलाई कति ऊ हुन्थ्यो होला कति लुकेका कुराहरू बाहिर आउँथ्यो होला भन्ने हुन्छ तपाईँले एउटा उदाहरणीय पात्र पनि बन्नु भएको छ किनकि रेडियो धेरै सञ्चार माध्यमहरू सुनिन्छ हामीहरूले नेट मार्फत र अन्यत्र जिल्लाको साथीहरू पनि एकदमै खुसी हुनुहुन्छ यो खबर सुन्दाखेरि हस् त धन्यवाद सुन्दै जानु होला आगामी दिनमा यसरी नै कुराकानी गर्दै जाउँ है त हुन्छ धन्यवाद प्रेमजी धन्यवाद हेलो नमस्कार नमस्कार यहाँको परिचय पाउन म रोमकान्त सापकोटा वाङी वार्ड नम्बर सात सन्कौल हाल काठमाडौँमा बसोबास गर्छु वानी विश्व सम्पर्क मञ्च अन्तर्राष्ट्रिय समन्वय समिति सहसचिव ए सहसचिव हुनुहुन्छ जुन बेली कला गौतमका लागि त धेरै सहयोग उठिसकेको छ तर अहिले काठमाडौँ कुन अस्पतालमा र उहाँको स्वास्थ्य अवस्था के छ भन्ने बारेमा जानकारी गराइदिनुहोस् न हो अब हजुरको मिडियाले उहाँको अवस्थालाई प्रकाशमा ल्याएपछि जुन काठमाडौँमा उपचारको लागि ल्याइयो सुरुमा काठमाडौँ मोडेल हस्पिटलबाट उहाँको उपचार सुरु भएको थियो र आठ दस दिनको त्यहाँको उपचारपछि यतिखेर काठमाडौँको नजिकै काभ्रे काभ्रे जिल्लाको साँगा स्थित स्पाइनल पुनर्स्थापना केन्द्रमा उहाँको उपचार भइरहेको छ यहाँबाट त्यो करिब बिस किलोमिटर टाढा अवस्थित छ र काठमाडौँबाट उहाँ हाम्रो एउटा नियमित सम्पर्कमा हुनुहुन्छ डाक्टर तारा प्रसाद सापकोटा डाक्टर ज्ञान थापा र म हामी तिनजना भएर कम्तीमा हप्ताको एकपटक बिरामीको अवस्था सही ठाउँमा पुगेर लिएका छौँ र क्रमिक रूपमा सुधार भएको छ र अहिले त उहाँले उहाँको श्रीमानले हात समाएर बिस्तारै हिँड्ने अवस्थामा पनि पुग्नु भएको छ र हामीले यो सुरुबाट अहिलेसम्म हेर्दा धेरै सुधार भएको अवस्थामा पाएका छौँ उहाँ कति खुसीको कुरा सुनाउनु भयो किनभने उहाँ बिस्तारमै दिशा पिसाब गर्नुहुन्थ्यो दाहिना बाहिर चटपटाउन सक्नुहुन्थ्यो आज डोराएरसम्म हिँड्ने भइसक्नुभयो भोलि आफै हिँड्न सक्ने हुनुभयो भने हामी कति खुसी हुँला है तपाईँ हामी पक्कै पनि र हामीले डाक्टरको पनि सल्लाह लियौँ र कति समय लाग्ला भन्ने कुरोमा अब कम्तीमा एक महिना र बढीमा दुई त्यो सोही प्रक्रियाबाट उपचार भइरहँदा उहाँ हिँड्न सक्नुहुन्छ भन्ने कुरामा डाक्टर पनि विश्वस्त हुनुभएको पाएँ सहयोग जुटिराखेकै छ तपाईँहरूलाई आर्थिक सहयोग बाहिरबाट जुटिरहेको छ अब कोही रकम उहाँको खातामा पुगेको छ भने केही रकम काठमाडौँमा आएको छ जो हामीसँग छ अहिले अब उहाँको उपचार यहाँको सिलसिला सिद्धिएपछि हामीले फेरि उहाँको खातामा पठाउनेछौँ र अहिलेसम्म मोटामोटी साढे आठ लाख जति उठिसकेको छ साढे आठ लाख हजुर निकै राम्रो सहयोग भएछ उहाँको बिमार निको हुनुका साथै बस्ने बास विश्वास थिएन त्यो पनि हुने जस्तो देखियो अब त पनि अब उहाँको उपचारमा त्यो सबै पैसा त लाग्दैन अब उपचार सिद्धिसकेपछि बालबच्चाको शिक्षाको लागि र उहाँको बासको लागि पनि उहाँले राम्रो सपोर्ट हुन्छ भन्ने हामीलाई लाग्छ तपाईँहरूलाई धेरै धेरै धन्यवाद एवं बधाई पनि छ तपाईँहरू यो विश्व समन्वय समितिले जसरी यो विषय उठाउन लगाएर हामी त्यहाँ पुगेर उठायौँ र डाक्टर तारा प्रसाद सापकोटा डाक्टर ज्ञान थापा होइन यस्तो बौद्धिक व्यक्तित्व काठमाडौँमा बस्नु भएको छ र उहाँहरूले यसरी जुन समाजसेवाको क्षेत्रमा गर्नु भएको छ उहाँहरूसँग नजिक भएर कुरा गर्न नसके पनि हामी यसै मिडिया मार्फत उहाँहरू प्रति आभार प्रकट गर्दछौँ रोमकान्तजी है त हस् धन्यवाद छ है त त्यस्तै चेक रिपब्लिकबाट वैकुण्ठ रायमाझीले दिएको जानकारी अनुसार वामेकी बेलिकला गौतमलाई बागलुङको हिला गाविस वडा नम्बर तिन घर भई हाल जापानमा रहनुभएका गणेश बहादुर कडेलले पनि छत्तिस हजार त्रिसठी रुपियाँ सहयोग गर्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद दिँदै आज हामी गुल्मीका अर्का एक क्यान्सर पीडितको सहयोगको याचना सम्बन्धी रिपोर्ट सुनाउन चाहन्छौँ आजभन्दा एक दुई वर्ष अघिसम्म भारतमा मजदुरी गर्ने र केही कमाउला घरको जुन गरिबी छ त्यो गरिबीबाट मुक्ति पाउला भनेर भारतमा गत पन्ध्र वर्षदेखि मजदुरी गरिरहेका गुल्मी घमिर गाविस वडा नम्बर एक माग्दीका चालिस वर्षे मोहन भन्ने टुल्के सुनार यति बेला जीवन मरणको दोसातमा हुनुहुन्छ हामीलाई उहाँको उद्धार गर्नका लागि स्थानीय समाजसेवी सूर्यबहादुर बुढामगर शिखरले पटक पटक आग्रह गर्नुभयो त्यसै गरी घमिर गाविस गाविस सचिव चिरञ्जीवी घिमिरे त्यसै गरी स्थानीय पत्रकार राजेन्द्र पन्थीले आग्रह गरेपछि आज हामी पहिलो पटक घमिर गाविसबाट कुनै एकजना व्यक्तिको उद्धारका लागि यो खबर लिन आइपुगेका छौँ र हामी यी पीडित टुल्की भन्ने मोहन सुनारसँग कुराकानी गर्नेछौँ उहाँकी आमा हुनुहुन्छ यही उहाँकी आमासँग कुराकानी गर्दैछौँ तपाईँलाई मोहनजी कहिलेदेखि यो बिमार सुरु भयो हजुर मलाई फोहोर निस्कनु भएको यो बिमार मैले कमसे कम फोहोरको फार्मदेखि बिमार भएको मैले कमसे कम तिन लाख रुपियाँ आइसी लगाएँ तिन तिन लाख आइसी लगाएर मलाई ठिक भएन फेरि अर्का जग्गा घाउ निस्क्यो मैले अब मेरो केही उपाय छैन तपाईँलाई यो आँखामा घाँटीमा क्यान्सर भएको होइन तपाईँको किरा परिरहेछ यसरी किरा खस्छन् भनेर यो पट्टी पनि लगाउनु भएको हो हजुर ए अब यो नलगाउने त पिपका धारा लागेको नै गर्छ अब पहिला अपरेसन गराएर सन्चो भयो फेरि अर्का जग्गाबाट निस्केछ ठुलै घाउ निस्केछ अब हिँड्न बालबच्चा पाल्ने कसरी हो के गरौँ अब मेरो इलाज त अब राजेन्द्रजी यहाँहरूको आर्थिक अवस्था कस्तो छ वास्तवमा प्रेमजी यहाँहरूको आर्थिक अवस्था अत्यन्त दयनीय छ उहाँ एकदमै विपन्न परिवारको व्यक्ति हो र उहाँ हाम्रो समग्र गम्भीर गाविसमा हेर्दा अत्यन्तै विपन्न परिवारको व्यक्ति हो उहाँ अहिले जुन एउटा क्यान्सर रोग लागेर जीवन मरणको दोसाधमा हुनुहुन्छ उहाँलाई आर्थिक सहयोगको लागि भनेर हामीले गम्भीर गाविसले पनि उहाँलाई चाहिँ